सहमतिपछि मात्रै संविधान सभा चुनावको मिति घोषणा गर्ने वा पहिला चुनावको मिति घोषणा गरेर मात्रै निर्वाचन ऐनमा सहमति खोज्ने भन्नेमा पनि दलहरूबीच एकमत छैन हिजो नै दलहरूले उच्च स्तरीय राजनैतिक समितिको बैठक गरेर चुनावको मिति घोषणाका लागि सिफारिश गर्ने बताए पनि बैठक बस्न सकेको छैन एमालेका वरिष्ठ नेता माधव नेपालले सबैलाई समेटेर चुनावको वातावरण बनाउनु पर्ने बताउनु भएको छ सबै दलसँग सहमति जुटाएर सरकार चुनाव गराउन अग्रसर हुनुपर्छ भनेर प्रेस चौतरी कास्कीले आज आयोजना गरेको कार्यक्रममा बोल्दै नेपालले राष्ट्रिय सहमतिका लागि चुनाव बाहेक अर्को विकल्प नभएकोमा जोड़ दिनु भएको छ नेपालले चार दलको मात्र नभई सबै दलसँग सहमति जुटाएर सरकार निर्वाचनको मिति तोक्न अग्रसर हुनुपर्ने बताउनु भएको छ मौसम लगायत सबै वातावरण हेरफेर मंसिर पाँच गते भित्र चुनावको मिति तोक्नुपर्छ भने पूर्व प्रधानमन्त्री समेत रहेका नेपालले भन्नुभएको छ चुनावमा सहभागी नहुने दललाई पनि सरकारले वार्ता गरेर सहभागी गराउनु पनिमा उहाँको जोड़ रहेको थियो उहाँले चार दलको सिन्डिकेटको आरोप लागेको र यो स्वाभाविक पनि भएको बताउँदै नेपालले असन्तुष्ट माओवादीलाई समेटेर अघि बढ्न सरकारलाई सुझाव दिनुभएको छ साथै उहाँले मन्त्री परिषदका अध्यक्ष खिलराज रेग्मीलाई चुनाव नहुन्जेलसम्म पदमा पदबाट राजीनामा दिन आपत्ति पर्ने परिस्थिति नभएको सुल्झाउनु भएको छ ए माओवादी नेता टोपबहादुर रायमाझीले चुनाव गराउन नसके मङ्सिरेपछि खिलराज नेतृत्व सरकारको औचित्य समाप्त हुने बताउनु भएको छ उहाँले सरकारले चुनाव गराउन नसके मङ्सिरेपछि विकल्प खोजिने र दलीय नेतृत्वमा चुनावी सरकार गठन हुने दावी गर्नुभएको छ चुनावमाथि गराउन सरकार गठन भएको हो पत्रकार सम्मेलनमा बोल्दै उहाँले खिलराज रेग्मीले सबै दल मिलेर आओ चुनाव गराउन सरकार तयार छ भन्नु सत्ता लम्ब्याउने बहाना बाजी गरेको बताउनु भएको छ मङ्सिरको पहिलो साता चुनाव गराउनुको विकल्प नभएको बताउँदै मङ्सिरपछि यो सरकार हट्ने दावी गर्नुभएको छ देशको निकास र गणतन्त्र संस्थागत गर्नु एकमात्र विकल्प मङ्सिरमा चुनाव हो रायमाझीले बताउनु भएको छ सत्ता लम्बाउन र निरङ्कुश हुन खोजी खिलराज एक सेकेन्डपछि सरकारमा रहँदैनन् विकल्प खोजिने उहाँले जिकिर गर्नुभएको छ महिला हिंसा अन्त्यको लागि दबाव दिने उद्देश्यले अखिल नेपाल महिला संघले राष्ट्रिय सम्मेलन गर्दैछ महिला विरूद्ध हुने सबै प्रकारको हिंसा अन्त्य गरौं समृद्ध र मर्यादित मानव समाजको निर्माण गरौं भन्ने नाराका साथ संघले काठमाडौँमा दुई दिने सम्मेलन आयोजना गरिएको हो सम्मेलनको एमाले अध्यक्ष झलनाथ खनालले बिहिबार दिउँसो साढे बाह्र बजी उद्घाटन गर्ने कार्यक्रम रहेको छ सम्मेलनमा महिला हिंसा अन्त्य र सशक्तिकरणका विषयमा छलफल हुने प्रचार विभाग प्रमुख शान्ति अधिकारीले बताउनु भएको छ उहाँका अनुसार सम्मेलनमा सातवटा कार्यपत्र प्रस्तुत गरिनेछ ती कार्यपत्रमाथि छलफल र सुझावका आधारमा राष्ट्रिय घोषणापत्र जारी गर्ने उहाँले जानकारी दिनुभएको छ यसअघि तीन महिने घर अभियानका क्रममा आएका सुझाव र गुनासाका आधारमा संघले सातवटा कार्यपत्र तयार पारेको हो देशमा फित्तलो कानूनी व्यवस्थाका कारण महिलामाथि हिंसा झन बढ्दै गएकाले सम्बन्धित निकायको ध्यान आकर्षण गराउन राष्ट्रिय सम्मेलनको आयोजना गरेको अधिकारीले बताउनु भएको छ सम्मेलनमा देशभरका सात जना महिला प्रतिनिधिहरूले सहभागी हुनेछन् घोषित चुनाव स्थगित गर्ने चलखेल भइरहेको भन्दै राजधानीमा रहेको पद्मकन्या क्याम्पसमा नेविसंघका विद्यार्थीहरूले रिले अनसन शुरू गरेका छन् उम्मेद्वारी मनोनयनको दिन आज भए पनि मनोनयनका लागि क्याम्पसले वास्ता नगरेको भन्दै विद्यार्थीहरू त्रिभुवन विश्वविद्यालय र क्याम्पस प्रशासन विरूद्ध आन्दोलनमा उत्रिएका हुन् शोभा भण्डारीको नेतृत्वमा भलमाया बिक पुनम भट्ट लक्ष्मी दहाल तारा थपलिया ज्योति लगायतका विद्यार्थी नेताहरू अनसनमा उत्रिएका हुन् तोकिएको मितिमा नै चुनाव गर्ने वातावरण बनाउन तत्काल मनोनयन प्रक्रिया सुचारू नगरे थप आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने विद्यार्थी नेता सुभा भण्डारीले जानकारी दिनुभएको छ यसैबीच तालाबन्दीले उम्मेद्वारी दर्ता प्रक्रिया अवरुद्ध हुने भएपछि कार्यतालिका परिवर्तन गर्न आज दिउँसो त्रिवी कार्यकारी परिषदको बैठक बस्ने भएको छ स्रोतका अनुसार दिउँसो दुई बजेपछि बैठक बस्ने विभिन्न विद्यार्थी संगठनको तालाबन्दीका कारण आज सोभि चुनावको उम्मेद्वारी दर्ता मतदाता प्रभावित हुने भएको छ आगामी तेइस गते हुने भनेको सुबिउ निर्वाचनको सुबियो चुनावको लागि आज देशभरका क्याम्पसमा उम्मेद्वारी दर्ता गर्ने कार्यतालिका सार्वजनिक गरिएको थियो फर्जी विद्यार्थी भर्ना प्रकरणमा विद्यार्थी संगठनबीच विवाद भएपछि अहिले विभिन्न क्याम्पसमा तालाबन्दी जारी रहेको छ सिरियाको विद्रोही समूह स्वतन्त्र सिरियन आर्मीका प्रमुखले सरकारी आक्रमणहरूमा हेजबुल्लाह समूहको संलग्नता रहेको आरोप लगाएका छन् संघको कुराकानीमा जनरल सलेम इस्लिसले सहरमा भएका आक्रमणमा सात हजार भन्दा बढी हेजबुल्लाहका लडाकु सहभागी रहेको आरोप लगाउनु भएको छ फ्रान्सले भने हेजबुल्लाहका लडाकु संख्या तीनदेखि चार हजार रहेको अनुमान गरेको छ जनरल शहीदले आफूहरू मर्दै गएको भन्दै सहयोगका लागि अपिल अपील गर्ने भएको छ उहाँले सर्वसाधारण नागरिकको सुरक्षाका लागि आफूलाई हतियार सहयोग गरिदिन आग्रह गर्नुभएको छ र काठमाडौँमा जारी गोर्खा कप फुटबलमा आज दुई खेल हुँदैछ आज हुने पहिलो खेलमा दिउँसो दुई बजे नेपाल आर्मीले टुसाल युथ क्लबको सामना गर्नेछ त्यस्तै आज दिउँसो चार बजे हुने दोस्रो खेलमा मनाङ मर्स्याङदी र सङ्कटा बीच प्रतिस्पर्धा हुने भएको छ प्रतियोगिता अन्तर्गत हिजो भएको पहिलो खेलमा एपिएफले मुफसलको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 लगाउने राम्रो सुट पाउने ठाउँ पनि हुनु पर्यो फेरि हाम्रो मैला सभासदलाई पनि त साडी ब्लाउज चाहिन्छ होला नि भन्नेहरूलाई लगाइरहे मलाई मैला सुट मैला सभासदलाई चाहिँ साडी र ब्लाउज हाम्रो सौराज्य कृषि विकास ब्याङ्कको पहिलो तलामा सौभागी वस्त्रालय खुलिसकेको छ भन्ने हामीलाई लगाइराखेको छ हजुर हामी कहाँ सटिङ सुटिङका रेमन्ड कम्पनीबाट ब्रान्डेड सामान उपलब्ध हुनुका साथै विवाह व्रतबन्धका लागि चाहिने ब्रान्डेड साडी कुर्ता सलवार तथा सम्पूर्ण सामान सुपथ मूल्यमा पाइन्छ सम्पर्क सौभाग्य वस्त्रालय सौराहा चोक कृषि विकास बैङ्कको पहिलो तला फोन शून्य छपन्न पाँच एकसठी चार सय त्रिपन्न मोबाइल अन्ठानब्बे चार त्रिपन्न छपन्न तिन सय नब्बे प्रोपराइटर जीवन बाबु सिलवाल एकपटक आई आधुनिकताको पहिचान गर्नुहोस् के तपाईँ घर तथा अफिस निर्माण गर्दै हुनुहुन्छ यदि गर्दै गर्दै हुनुहुन्छ भने तपाईँको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 साथैमा जुन छ मेरो आत्मा सम्झिरहन्छु मायालाई हरेक पल पल कहाँ छौ ए मेरो मुठो भेट्नलाई आउँथे म भए भुरु भुरु उड्दै पानी भए बग्दै सला सला भाइ भए भुरु भुरु उड्दै पानी भए बग्दै सला सला हुँदै सना सना चारी भए गुरु गुरु उड्दै पानी भए बग्दै सना सना ज्योतिषलाई झै जो खाना नआउँदा तिमी भएको ठाउँ थाहा पाउँदा सम्झिरहन्छु मायालाई हरेक पल पल भेट्नलाई आउँथे चारी भाइ भुर भुर उड्दै पानी भाइ बग्दै सला सला जोखाना नआउँदा तिमी भएको ठाउँ थाहा नपाउँदा सम्झिरहन्छु मायालाई हरेक पला पला कहाँ छौ ए भेट्नलाई आउँथे म चारी भाइ भोर भोर उड्दै पानी भाइ बग्दै सला सला चारी भाइ भोर भोर उड्दै पानी भाइ बग्दै सला सला हरे कुरा पैसा उदय दक्षिण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 बाबु सिलवाल एकपटक आई आधुनिकताको पहिचान गर्नुहोस् के तपाईँ घर तथा अफिस निर्माण गर्दै हुनुहुन्छ यदि गर्दै हुनुहुन्छ भने तपाईँको घर तथा अफिसलाई आवश्यक पर्ने विभिन्न साइज तथा मोडलका झ्याल ढोका साथै बैङ्क तथा अफिसका लागि चाहिने पार्टेसन फ्लोर स्प्रिङ तयार गर्नु परेमा रत्नगर कि पहिलो आल्मुनियम उद्योग ओम आल्मुनियम उद्योगलाई सधैँ सम्झनुहोस् आल्मुनियमका विशेषताहरू काठभन्दा सस्तो रङरोगन गर्न नपर्ने सफा गर्न सजिलो घाम पानीले नखाने खिया नलाग्ने नपसाङ्गिने हेर्दा आकर्षक देखिने सम्पर्क ओम आल्मुनियम उद्योग रत्नगर चार शीतल फोन शून्य शून्य छप्पन्न पाँच बैसठी आठ सय नौ मोबाइल अन्ठानब्बे पाँच पचास बैसठी आठ सय छत्तिस प्रोपाइटर ओम सापकोटा वर्षाको लागि सम्पर्क न्यु मनोकामना छापाना फोन शून्य छप्पन्न पाँच बयासी एक सय पन्चानब्बे हाल्मोनियमको झ्याल प्रयोग गरौँ वातावरण संरक्षणमा सहयोग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 तिमीलाई सन्चो छैन भन्ने खबर पाएँ मैले भेट्न आउन मन त लाग्छ बाटै छैन अहिले भेट्न आउन मन त लाग्छ बाटै छैन अहिले फ्री नेपाली सङ्घ डट कम मेरै साथमा हुन्थ्यो भने मैले ख्याल गर्थे होला दुःख पर्दा टाढा नगई झनै नजिक सर्थे होला ओ मेरै साथमा हुन्थ्यो भने मैले ख्याल गर्थे होला दुःख पर्दा टाढा नगई झनै नजिक सर्थे होला तिम्रो मान्छे आफेरोमा टाढिन्छ रे जहिले भेट्न आउन मन त लाग्छ बाटै छैन भेट्न आउन मन त लाग्छ बाटै छैन अहिले हातले तताएर पानी दिन पाए पनि मन त बुझ्ने थियो होला तिमीले नखाए पनि आफ्नै हातले तताएर पानी दिन पाए पनि मन त बुझ्ने थियो होला तिमीले नखाए पनि ओखति निकल गरेर खुवाउने गर्थे पहिले भेट्न आउन मन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 चितवन फोन शून्य छपन्न छ बयानब्बे सात सय पाँच किरण तिवारी अन्ठानब्बे चार पचास बयानब्बे चार सय चौरानब्बे दीपक तिवारी अन्ठानब्बे चौध पच्चिस उनानब्बे बिस पुनश्च हामी कहाँ डिस होम पनि पाइन्छ होइन जब राति तब बुढी ताती बने जस्तो उद्घाटनको बेला दाँत दुखिया रहेछ अब आफूले जानेको कुरो बन्यो क्या तपाईँ तत्कालको तत्काल Om Sairam dental and research सेन्टरमा जानुहोस् न सम्पूर्ण समस्याको समाधान भइहाल्छ हजुर नेपाल मेडिकल काउन्सिलद्वारा मान्यता प्राप्त पूर्वी चितवनकै एक मात्र दन्त सेवा केन्द्र Om Sairam dental and research centre प्राली हाम्रा सेवाहरू दैनिक रूपमा दन्त परीक्षण दाँत सफा गर्ने तथा टल्काउने दाँतमा सिमेन्ट भर्ने दाँत निकाल्ने दुखेको दाँत निकाल्न नपर्ने गरी जरीदेखि भर्ने नयाँ दाँत पनि राखिने नमिलेको दाँतलाई नेपालकै वरिष्ठ डोन्टद्वारा मिलाउने दाँतको एक्सरे गरिने दाँत मुख र गिजा सम्बन्धी सम्पूर्ण उपचार तथा शल्यक्रिया गरिने याद राख्नुहोस् जस्तो सुकै नमिलेको बाङ्गो टिङ्गो दाँतलाई नेपालकै वरिष्ठ अर्थोडोन्टिस्टद्वारा मिलाउने सेवा पनि प्रदान गरिन्छ हजुर अब काठमाडौँ र भरतपुर पछि पूर्वी चितवनमा एकमात्र वरिष्ठ oral and dental surgeon doctor Santosh अधिकारीद्वारा नियमित दन्त परीक्षण गरिँदैछ सम्पर्क Om Sairam dental and research centre प्रणाली रनपा दुई टाँडी ओम साईराम अस्पताल भवन फोन शून्य छपन्न पाँच बैसठी सात सय छैसठी मोबाइल अन्ठानब्बे चार पचपन्न बाइस तिन सय चौबिस गुंजी रहो पार गुन्जिरह्यो अर्पणमा Arpan time check Arpan time check यस अर्पण टाइम चेक को साथ में सुलभ और प्रभावकारी स्वास्थ्य सेवा को लागि रत्नगर अस्पताल प्रणाली रत्नगर की मेन रोड काँडी चौक चितवन अहिले दिउँसोको दुई बज्यो अहिले